एक क्षेत्रबाट आफूले उम्मेद्वारी दिने दोहोऱ्याउँदै पार्टीका दुवै उपाध्यक्षले पनि मधेसबाट चुनाव लड्ने तयारी भइरहेको बताउनु भएको छ सरकार सरकार विरूद्ध आन्दोलनरत दलहरूलाई चुनावमा सहभागी गराउन संविधान सभा सदस्यको संख्या चार सय एकानब्बे जना राख्ने मुख्य दलको समितिमा पुनर्विचार गर्न सकिने प्रचण्डको भनाइ छ मोहन वैद्य र उपेन्द्र यादव नेतृत्वका दललाई उच्च स्तरीय राजनीतिक संयन्त्रमा ल्याउन सकिने पनि उहाँले बताउनु भएको छ लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन चार राजनैतिक दलको उच्च स्तरीय संयन्त्रले सिफारिस गरे पनि अहिले एमाले र कांग्रेस पछाडि हटेको भन्दै प्रचण्डले आक्रोश व्यक्त गर्नुभएको छ आगामी संविधान सभाको निर्वाचनमा कांग्रेस र एमाले बीच गठबन्धनको चर्चा चलिरहेका बेला नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालले निर्वाचनमा कसैसँग गठबन्धन नहुने बताउनु भएको छ उहाँले मुख्य प्रतिस्पर्धी दलहरूबीच गठबन्धन हुने नसक्ने भन्दै कांग्रेस त्यस्तो गठबन्धनको पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ नेपाली कांग्रेस क्षेत्र नम्बर दुई नवलप्रासीको आयोजनामा आज कावस्वतीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता देउवाले शीर्ष तहमा पनि गठबन्धन नहुने स्पष्ट पार्नु भएको छ मुलुकका लागि निर्वाचन अपरिहार्य रहेको बताउँदै देउवाले गत संविधान सभाको निर्वाचनमा काङ्ग्रेसको बहुमत नआएकै कारण संविधान बन्न नसकेको दावी गर्नुभएको छ उहाँले काङ्ग्रेस जस्तो लोकतान्त्रिक पार्टीप्रति पक्षमा बस्नु परेका कारण नै मुलुक यो अवस्था भोग्नु परेको बताउनु भएको छ संघीयताका सम्बन्धमा काँग्रेस स्पष्ट रहेको भन्दै त्यस विषयमा पार्टीभित्र कुनै मतभेद नरहेको नेता देउवाको भनाइ थियो ए माओवादीले काँग्रेसलाई संघीयता विरोधीको रूपमा प्रचार गरेर आफ्नो माहौल बनाउन खोजे पनि त्यो सम्भव नभएको उहाँको भनाई थियो नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले नेपाली कांग्रेस र नेकपा एमाले दुवै प्रतिस्पर्धी पार्टी भएकाले संविधान सभाको निर्वाचनमा मोर्चाबन्दी बनाएर जान सम्भव नभएको बताउनु भएको छ नेपाल प्रेस युनियन तापलेजुङले आज सदरमुकाम फुङलिङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता महतले चुनावमा स्वच्छ प्रतिस्पर्धा हुने भएकाले विचार नमिल्ने पार्टीसँग मोर्चाबन्दी सम्भव नभएको बताउनु भएको छ कार्यक्रममा महतले निर्वाचनको अन्तिम घड़ीमा केही निर्वाचन क्षेत्रमा एकले अर्कोलाई सहयोग गर्न भने सकिने महतको भनाइ थियो उहाँले एकीकृत नेकपा माओवादी चुनावको विपक्षमा रहेको आरोप समेत लगाउनु भएको छ नेकपा माओवादीलाई चुनावमा सहभागी बनाउने वातावरण बनाउन प्रमुख राजनीतिक दल र सरकार अग्रसर हुनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ महतले मंगिरमा नै चुनाव हुनेमा आशंका नगर्न सुझाव दिँदै कांग्रेसले मंगिरमा चुनाव गर्नमा कुनै कसरो बाँकी नराखेकोले चाँडोभन्दा चाँडो चुनावी मितिको घोषणा गर्न सरकारलाई आग्रह गर्नुभयो नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतले अहिलेकै अवस्थामा मधेसवादी दलबीच दलगत एकताको सम्भावना नरहेको बताउनु भएको छ विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतले आफ्नो स्वार्थपूर्तिका लागि मधेसवादी दलहरूलाई फुटाउने र एकताको नाटक रच्नेसँग अब कुनै एकताको सम्भावना नरहेको प्रश्न पार्नु भएको छ उहाँले विगतका दिनमा पार्टीलाई टुक्रा टुक्रा पार्ने र अहिले पद लुप्तका लागि एकताको कुरा गर्नु मधेसी जनताको बहुदलीयता माथिको प्रहार भएको टिप टिप्पणी गर्नुभएको छ नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले समानतामूलक समाज निर्माणको हतियार शिक्षा भएको बताउनु भएको छ शिक्षामा पनि कम्प्युटर शिक्षा समाजका हरेक क्षेत्रमा पुर्याउनु पर्ने उहाँको भनाइ थियो शिक्षाको सही सदुपयोग र पहुँचमा राम्रो व्यवस्थापन गर्न नसके शिक्षा नै विभेद सिर्जना गर्ने पौडेलले बताउनु भएको छ पूर्वी चितवनको रत्नगर स्थित नेपाल उच्च माध्यमिक विद्यालयमा कम्प्युटर प्रयोगशाला तथा ई पुस्तकालयको उद्घाटन गर्दै मुख्य सचिव पौडेलले समतामूलक समाज निर्माणसँगै भावी पिँढीलाई अन्धकारबाट बचाउन कम्प्युटर शिक्षाको आवश्यकता औलाउनु भएको हो पौडेलले विगतमा अंग्रेजी जानेका र नजानेका दुवै वर्गको विद्यार्थी उत्पादन भएकोमा अब सूचना प्रविधि जानेका र नजानेका दुई वर्गको विद्यार्थी हुने अवस्था आएको बताउनु भएको छ कम्प्युटर शिक्षा नभएको विद्यार्थी अगाडि बढ्न निकै कठिन हुने भन्दै पौडेलले शहरी क्षेत्रका विद्यार्थीको कम्प्युटरमा सहज पहुँच भए पनि ग्रामीण क्षेत्रका विद्यार्थीको पहुँच नहुने भएकाले त्यस क्षेत्रमा ध्यान दिन शिक्षा मन्त्रालयका अधिकारीलाई निर्देशन समेत दिनुभएको छ कार्यक्रममा शिक्षा सचिव सोमलाल सुवेदीले शिक्षामा लागत अनुसारको प्रतिफल आउन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ शिक्षाको महत्व सबैले बुझ्दै गएको भन्दै उहाँले नेपालीले शिक्षामा गरेको लगानीलाई विश्वव्यापी बनाउन र गुणस्तर शिक्षा उपलब्ध गराउनतर्फ सोच्ने बेला आएको बताउनु भएको छ अन्तर्राष्ट्रिय बजारमा घटेको पेट्रोलियम पदार्थको भाव दुई सातासम्ममा स्थिर रहिरहे मात्रै नेपालमा पनि भाव घटाउने नेपाल आयल निगमले जनाएको छ यही मे महिनाको एक तारिकदेखि लागू हुने गरी भारतीय आयल निगमले पठाएको पेट्रोलियम पदार्थको मूल्य सूची अनुसार नेपाल आयल निगमलाई मासिक करिब बीस करोड रुपियाँ नाफा भइरहेको छ गत जुलाई महिनामा भने निगमलाई बाह्र करोड रुपियाँ नाफा भएको थियो अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारेल कच्चा तेलको मूल्य करिब एक सय डलर छ दुई सातापछि नयाँ मूल्य सूची आउने भएका कारण पेट्रोलियम पदार्थको भाव घटाउँदा हतार हुन सक्ने भन्दै नघटाइएको आयल निगमका प्रवक्ता शिव पुडा सैनीले जानकारी दिनुभएको छ प्रवक्ता पुडा सैनीले आयल निगमको अठाइस अरब एकाउन्न करोड़ रुपियाँ ऋण दिन बाँकी रहेकाले पनि भाउ नघटाउँदा त्यसमा केही रात पुगेको बताउनु भएको छ पुडा सैनीका अनुसार निगमले मासिक करिब उन्नाइस करोड़ रुपियाँ यो ऋणको ब्याज तिर्ने गरेको छ पेट्रोलियम पदार्थको भाव घटाउन सरकारबाट निर्देशन भएमा भने निगम भाव घटाउन बाध्य हुने उहाँको भनाइ छ भारतीय आयल निगमले गएको बुधबारदेखि पेट्रोलियम पदार्थको भाव घटाएपछि नेपालमा कालो बजारी नहुने भन्दै उपभोक्तावादी संघ संस्थाहरूले पनि भाउ घटाउनु पर्ने माग गर्दै आएका छन् भारतमा प्रति लिटर पेट्रोलको मूल्यमा करिब दसदेखि सत्र रुपियाँ सस्तो पर्ने भएपछि भारतसँग सिमाना जोडेपछि नेपाली बजारमा कालो बजारी बढेको गुनासो आउन थालेको छ अमेरिकी गुप्तचर एजेन्सी एफबीआईले पहिलो पटक मोस्ट वान्टेड आतंककारीको सूचीमा एक महिलाको नाम समावेश गरेको छ जो एन नाम गरेकी एक महिलालाई एफबीआईले हत्याको मामलामा दोषी करार दिँदै डोमेस्टिक आतंककारीको सूचीमा राखेको छ उनी हाल क्युवामा रहेको आशंकामा प्रहरीले खोजी कार्य गरिरहेको छ अमेरिकी प्रहरीले उनको बारेमा सूचना दिनेलाई बीस लाख डलर पुरस्कार दिने घोषणा गरेको छ र विश्व क्रिकेट लिग डिभिजन थ्रीको पाँचौं तथा समूह चरणको अन्तिम खेलमा नेपालले आज इटलीसँग प्रतिस्पर्धा गर्दैछ खेल बेलुकी सभा सात बजे बर्मुडाको सेन्ट डेभिड्स खेल मैदानमा हुनेछ आजको खेलले नेपाललाई डिभिजन थ्रीमै रहने या शीर्ष दुईमा रहँदै विश्वकप छनौटमा सहभागी हुने भन्ने टुङ्गो लगाउनेछ तर त्यसका लागि नेपालले आफ्नो मात्रै खेल जितेर पुग्ने छैन अरूको नतिजा पनि पर्खनु पर्नेछ नेपालले इटलीलाई ठूलो अन्तरले हराएमा र अमेरिकी बर्मुडासँग हारेमा नेपाल डिभिजन टूमा उक्लनेछ नेपाल इटलीसँग हारेर बर्मुडाले ठूलो अन्तरले अमेरिकालाई हराए बर्मुडा शीर्ष दुईमा रहनेछ चार खेल मध्ये तीन खेलमा जितसँगै अमेरिका छ सहित दोस्रो स्थानमा छ भने नेपाल दुई खेल जितेर चार अङ्कसहित तेस्रो स्थानमा छ बर्मुडाले पनि समान दुई जितबाट चार अङ्क जोडेको छ इटलीले भने एउटा खेल पनि जित्न सकेको छैन युगाण्डा सबै खेल जितेर डिभिजन टूमा ओक्लिएको छ इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि एकमात्र खेल हुने भएको छ प्रतियोगिताको अडचालिसौं खेलमा पाँचौं स्थानमा रहेको सनराइजर्स हैदराबाद र अन्तिमबाट दोस्रो स्थानमा रहेको दिल्ली डेयर डेभिल्स बीच प्रतिस्पर्धा हुन लागेको हो हैदराबादले अहिलेसम्म खेलेको दस खेल मध्ये छमा जित हात पार्दै बाह्र अङ्क जोडेको छ भने समान खेल खेलेको दिल्लीको छ अङ्क मात्र छ हैदराबादले आजको खेल जिते तेस्रो स्थानमा उक्लिनेछ भने दिल्ली प्रतियोगिताको चौथो जितको खोजीमा रहनेछ हवस् त दिउँसो एक बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भए नमस्कार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 खेलकुदका सामग्रीहरू थोक तथा खुद्रा बिक्री गरिन्छ नि सम्पर्क न्यू पर्वत पुस्तक एन्ड स्टेसनरी रत्नगर एक सौरा चोक चितवन फोन नम्बर शून्य छप्पन्न पाँच साठी तिन सय छ्यासी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास साठी तिन सय छ्यासी के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङरोगन गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल चोक फोन शून्य शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे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 hi guys good afternoon and welcome on this programme यो समय हासिया होम डेकरले स्पोन्सर गरेको प्रोग्राम पप ग्यालरीको राइट नाउ कन्ट्रोल रुमबाट टेक्निकल्ली सपोर्ट पाइरहेको छु टेक्निसियन पार्टनर राजको दिस इज मे योर्स दिलको साथी Rajan Dil Gurung and you're listening radio Arpan hundred four point five megahertz every Saturday after one पिएमको अर्पण खबर पछि लगभग टु पिएमसम्म रहन्छौँ प्रोग्राम पप ग्यालरीमा for ever and for all radio Arpan hundred four point five megahertz र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कममा सदाको झैँ आज पनि हामी प्रोग्राम पप ग्यालरीमा नेपाली पप म्युजिक इन्डस्ट्रीसँग आबद्ध एक पपुलर पप आर्टिस्टको बारेमा इन्फर्मेसन राख्नेछौँ साथमा नेपाली पप म्युजिक त छँदैछ प्रोग्राम पप ग्यालरीसँग सहकार्य हुने गर्दछ हासिया होम डेकरको यदि तपाईँलाई आफ्नो घर अफिस या कुनै पनि सङ्घ संस्थाको कोठालाई आकर्षक रूपमा सजाउनको निमित्त आवश्यक पर्ने कोठा सजावटका सामग्री डोरम्याट पर्दा पर्दाका डन्डी कुसन कुसन कभर सोफाका खोल जस्ता सामग्रीको खोजीमा हुनुहुन्छ भने एक मात्र विश्वासिलो स्थान आसिया होम डेकरमा जानुहोस् र आफ्नो कोठालाई सजाउने सपना पुरा गर्नुहोस् जुन हाम्रै टाढी बजार र शाखा कार्यालय नारायणगढको मेन रोडमा रहेको छ मोबाइल नम्बर पनि नोट गर्नुहोस् गर्नुहोला तपाईँलाई सजिलो हुन्छ अन्ठानब्बे चार एकाउन्न छयालिस चार सय उन्तिस अन्ठानब्बे चार त्रिपन्न बयालिस आठ सय सतहत्तर ओके फ्रेन्ड अब भने प्रोग्राम पप ग्यालरीमा पालो भइसकेको छ आजको पप आर्टिस्टको बारेमा इन्फर्मेसन राख्ने तर त्योभन्दा अगाडि नेपाली पप म्युजिक सङ्ग ओ अमेरा We'll be all together Let's have a love meditation Like to love your imagination Let's make a lasting relation जिन्दगी हो बगेको खोला मिलन हाम्रो कहिले होला जीवनको यो काट्छु तिम्रै लागि म हाँसी जानेछु तिमी मेरी हो म तिम्रै हो अमिरा तिम्रै यो गीत तिमीलाई ताले तारेर रचेर सुनाउला ओ अमिरा Love you forever always together Oh Amina Let's have a love meditation I can love your imagination Let's make a lasting relation हाम्रो मौनतामा बीते का समझनामा होली को कल्पनामा हम नई संसार माँ माया को सजनामा हामी होना यात्रा हमरो अविरल चलो उठने शिखर सदै नहीं रहो माना पिता माया बाकी रहो सो तो अमीरा yogi criminali atinge talene o amina Love you forever and ever Need you forever and ever And we'll be always together Oh Amina Let's have a love plantation spectacle of your imagination Let's make a lasting relation i have to build just for you Come out okay programme pop ग्यालरीमा फर्स्ट सङ्ग एल्बम गीतबाट दिपक वज्रचार्यको भोकलमा राखिसकेको छु र सुनिसक्नु भएको छ ओ अमेरा आज प्रोग्राम फप ग्यालरीको यो ब्रान्ड एपिसोडमा कसको बारेमा इन्फर्मेसन राख्नेछु भन्ने बारेमा पनि अनुमान लगाइसक्नुभयो होला यस फ्रेन्ड दिपक मे मेटु अर्थात् हिजो छाडे अस्ति वैशाख उन्नाइसमा जन्मदिन मनाएका दिपक वज्राचार्य नेपाली म्युजिक इन्डस्ट्रीका पपुलर पप स्टार हुन् भिन्से बहाल ललितपुर सातमा जन्मिएका दिपक वज्रचार्य पेसागत हिसाबले music arranger singer and royal tone records private लिमिटेडका पर्फर्मर म्यानेजिङ डिरेक्टर पनि हुन् ब्याचलर अफ कमर्स एजुकेसन भएका दीपक वज्रसारेले गाएको फर्स्ट सङ छोडी गयो उफ्रिए हो भने फर्स्ट कन्सर्ट काठमाडौँ सिटी हलमा नाइन्टिन एटी एट अर्थात् टु थाउजन्ड फोर्टी एटमा गरेका थिए नेपाली मार्केटमा दुई सय पचहत्तरभन्दा बढी सङ्घमा पर्फर्मेन्स गरिसकेका दीपक वज्रचार्यले दुई सय पचासवटा भन्दा बढी सङ्घ रेकर्ड गराइसकेका पनि छन् त्यसरी नै सातवटा एल्बम पनि ल्याएका छन् एल्बमको इन्फर्मेसन केही बेर पछि राख्छु त्योभन्दा अगाडि नेक्स्ट सङ्घ द एक्स ब्यान्डको एल्बम भडासमा रहेको सिमाना बोलको सङ्घ जुन सङ्घ द एक्स ब्यान्डले मार्केटमा भर्खर मात्र ल्याएको छ अनि निकै नै चर्चा बटुलेको सङ्घ सिमानाले नेपालको एकहत्तर ठाउँमा मिचिएको सिमानाको सवाल उठाउँदै एक देश प्रेमीले देशको लागि के गर्नुपर्छ भन्ने सन्देश दिएको छ अबको क्रममा द एक्स ब्यान्डको सिमाना यसपछि सर्ट कमर्सियल ब्रेक ब्रेकपछि फेरि आउनेछु रेडियो अर्पण सुन्दै रहनुहोला हो कसैले रचेको हो टनक र काला पानी मिचेको हो कि बेचेको हो टनक र काला पानी मिचेको हो कि बेचेको हो दोस्रो कुरा यो बुझ्नु छ सम्झौता कसले रचेको हो मूर्खाले लडे 저 섬에 지내 깊고 더러 많이 많이 해 सबै तिनले मास्नु पर्छ सिमानाका किल्लाहरू तिनै पछि किन सक्छ हाम्रै बिचमा शत्रु भए त्यसलाई तिनले बाँच्नु पर्छ देश पो हामी हुन्छ यही मन्त्र सबै चल्नु पर्छ सिमानामा जङ्गे किल्लर होइन पिसा गोर्खाले थप्नु पर्छ eu sou estadual.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 आवश्यक पर्ने भर्टिकल भ्यानिसिङ पर्दाहरू पनि पाइन्छ आसिया होम डेकोरलाई सम्झनुहोस् आफ्नो कोठा सजाउने सपना पुरा गर्नुहोस् अय्या अय अय्या मरिनी आमा एकपटक सोध्न सक्थिनस् मार्छु यसलाई आज ए बिहे गर्नु लागेको भाइलाई किन कुर्ता हे हेर्नुहोस् न बाजे यसले आफ्नो बिहे भन्दैमा जहाँ पाए त्यहीँबाट गहना किनेर ल्याएछ कहाँबाट ल्याए कान्छो दाइलाई नसोधी सुनका गहना हाम्रै टाढी चोक हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट हो नि बाजे ठिकै त गरेछ नि जेठा चौबिस क्यारेटको सुनको गहना पाउने ठाउँ भनेकै हाई स्कुल रोडको रामचन्द्र ज्वेलर्स त हो नि लाटा अघि नै भन्नु पर्दैन त भाइ हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट ल्याएको भनेर हाम्रो झडै नपर्ने रहेछ हजुर हामी कहाँ कम्प्युटर प्रविधिबाट सुनचाँदीका गरगहना नापतल हुनुको साथै दक्ष तथा अनुभवी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 break ब्रेकपछि फेरि पनि उपस्थित भइसकेका छौँ प्रोग्राम पप ग्यालरीमा अनेरबाट तपाईँको दिलको साथी राजन दिल गुरुङ र कन्ट्रोल रुमबाट टेक्निसियन पार्टनर राज प्रोग्राम भव gallery sponsor by Asia home decor फेरि पनि भन्छु यदि तपाईँ आफ्नो घर अफिस या कुनै पनि सङ्घ संस्थाको कोठालाई सजाउने सोचमा हुनुहुन्छ भने कोठालाई आकर्षक रूपमा सजाउनको लागि आवश्यक पर्ने कोठा सजावटका सामग्री डोरम्याट पर्दा पर्दाका डन्डी कुसन कुसन कभर कार्पेट सोफाका खोल जस्ता सामग्री सुपथ मूल्यमा पाइने एक स्थान आसिया होम डेकोर जुन हाम्रै टाढी बजार र शाखा कार्यालय नारायणगढको मेन रोडमा रहेको छ सम्पर्कको लागि मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न छयालिस चार सय उन्तिस अन्ठानब्बे चार त्रिपन्न बयालिस आठ सय सतहत्तर एकपटक आसिया होम डेकोर जानुहोस् र आफ्नो कोठालाई सजाउने सपना पुरा गर्नुहोस् ओके फ्रेन्ड मैले अगाडि नै भनिसकेको छु दिपक वज्राचार्यको एल्बमको इन्फर्मेसन दिन्छु भनेर दिपक वज्राचार्यले हालसम्म नेपाली मार्केटमा सातवटा एल्बम ल्याइसकेका छन् फर्स्ट एल्बम आशय आसमा जुन एल्बम अडियो क्यासेटमा थियो जसमा छोडी गयो प्रिय नसालु आँखा कति चाहन्थे प्रिय सपनीमा बर्बाद मायालु दुई दिनको मनमा सारा काली काली गरी नौवटा सङ्घ समावेश गरिएको थियो त्यस्तै गरी सेकेन्ड एल्बम जुन आफ्नै नाममा राखेका थिए दिपक वज्राचार्य एल्बम दिपक वज्राचार्यमा बेहोसीमा प्रियसी एमोरी मेरी उनी कस्ती माया मारी नजाऊ बैसको घुम्टु सम्झेर बसिरहे जित बिना जित आउ सम्हाल डोरीको बन्धन जस्ता दसवटा सङ्घ समावेश गरिएको थियो थर्ड एल्बम समयमा पनि दस सङ्घ नै समावेश थिए जुन गुड फ्राइडे समय टाइटल सङ्घ रहेको थियो भने देह उर्वेशी रानीवन कोइली ओ अमिरा जुन सङ्घ प्रोग्राम पप ग्यालेरीको सुरुवातमा सुनिसकेका छौँ त्यस्तै गरी कम सुन माइती घर काली काली रिमिक्सन जुन फर्स्ट एल्बम आशै आसमा रहेको सङ्घ थियो र सुनसान गरी दसवटा सङ्घ समावेश भएको एल्बम समयपछि फेरि अर्को एल्बम जुन एल्बम पहिला निकालिसकेका सङ्घहरूमध्ये श्रोताले अत्याधिक रुचाएको सङ्घको collection best of Deepak Bajracharya निकालेका थिए कलेक्सन एल्बमपछि फिफ्थ एल्बम गीत जुन सिडीमा निकालिएका थिए जसमध्ये सोह्रवटा सङ्ग थियो सोह्रवटा सङ्ग मध्ये दसवटा सङ्ग र छवटा बोनस ट्र्याक थियो तिमी नै तिमी धुवा गीत टाइटल सङ्ग रहेको थियो भने नसा अतीत माया मायादेव यक्स मोड मन्द हावा प्रश्न लाइदेऊ र बोनस ट्र्याकमा ओ अमिरा वैशको घुम्टु सुनसान समय गुड फ्राइडे कम सुन रहेको थियो भने सिक्स्थ एल्बम असरमा ऋतु नाना ना जिउँदै जिउँदै अध्यारोमा लैला मनै त हो प्रियसी हेला नसुर यथार्थ गरी दस सङ्घ निकालेका थिए जसमा रहेको सङ्घमध्ये ऋतु निकै नै लोकप्रिय थियो अब भने प्रोग्राम पप ग्यालरीमा दिपक वज्रचार्यको अन्तिम एल्बम अनरुसको बारेमा भन्छु म अनरुसमा तेह्रवटा सङ्घ समावेश थियो झुमी झुमी कति दिउँ सिरेटोमा कहिले आँखा तिमी ओझेल चर्केर म फैलिएको सङ्गालेको पिइदिन्छु तिमी मेरो म त रितु सम्झना गु गागा गरी तेह्रवटा सङ्घ थियो सेभेन एल्बम अनरुसमा यिनै एल्बमहरूमध्येका निकै नै चर्चित सङ्घहरू काली काली हिसी परेकी ओ अमिरा कति बस्छौ माइतीको घरमा बितिसकेपछि फर्केर आउँदिन समय एल्बमबाट अँध्यारोमा छाउँछौ तिमी मायाको डोरीले ऋतु र झुमी झुमी श्रोताहरूले अत्याधिक रुचाइएको सङ्घहरूमध्ये हुन् ओके तपाईँ भर्खर मात्र रेडियो ट्युन गर्नु भएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ programme pop gallery sponsor by Asia home decor अनेरमा छु म तपाईँको दिलको साथी राजन दिल गुरुङ र कन्ट्रोल रुममा हुनुहुन्छ technician partner Raj programme pop ग्यालरीमा फेरि पनि फालो भइसकेको छ अर्को सङ्घ सुन्ने अर्को सङ्घ रहेको छ धर्मेन्द्र सेवानको ट्रिब्युट सङ्ग हेर्दा राम्रो माछा पुछ्रे म्युजिक लिरिक्स बुद्धि परिवारको music arrange Gopal Rasaili album राष्ट्रको गीतबाट रिमेक सङ्ग हेर्दा राम्रो माछा पुछ्रे अबको क्रममा केवल तपाईँको लागि माछा पुछ्रे राम्रो माछा बैगुनीलाई कुनले मार्छु खोजी ल्याइदेऊ काछा हेर्दा राम्रो माछा पुछे मारी राम्रो माछा takkan cintai ku. हेर्दा राम्रो जुन सङ्घ धर्मेन्द्रले आफ्ना बुबा बुद्धि परिवारलाई ट्रिब्युट गर्दै गाएका थिए आज हामीले इन्फर्मेसन दिइरहेका छौँ नेपाली पप स्टार दिपक वज्रचार्यको फेरि पनि कुरा गरौँ दीपक वज्रचार्यकै नेपाली मार्केटमा दुई सय पचहत्तरभन्दा बढी सङ्घ गाइसकेका र दुई सय पचासवटा सङ्घ रेकर्ड गराइसकेका दीपक वज्रचार्यको सातवटा एल्बमको बारेमा पनि इन्फर्मेसन दिइसकेको छु प्रोग्राम पप ग्यालरीमा अब कुरा गर्छु यी एल्बम र सङ्घहरूले कुन कुन विधामा अवार्ड जिते पुरस्कार पाए भन्ने बारेमा नाइन्टिन नाइन्टी एट अर्थात् विक्रमसम्म दुई हजार छप्पन्नमा हिट्स एफ म्युजिक एवार्डमा बेस्ट मेल भोकल पर्फर्मेन्सका अवार्ड जितेका थिए टु थाउजन्ड एटीमा भएको मिलिनियम अवार्ड टु थाउजन्डमा बेस्ट म्युजिक भिडियो अवार्ड पाएका थिए जसमा तिमी नै तिमी बोलको सङ्घले अवार्ड पाएका थिए त्यस्तै गरी आहा पप म्युजिक अवार्डमा बेस्ट मेल भोकल र आइकन टु थाउजन्ड थ्री जस्ता अवार्ड जितिसकेका नेपाली पप सिङ्गर दीपक वज्राचार्य विवाहित छन् दिपक वज्राचार्य रिदम ब्यान्डमा पनि आबद्ध छन् रिदम ब्यान्डमा बेस गिटारमा रिकी साक्य गिटारिस्ट फिरोज वज्राचार्य रोजना कायस्थ गिटारमा रिकी साक्य ड्रममा र दिपक बज्राचार्य लिड भोकलिस्ट रहेका थिए popular Nepali pop music artist Deepak बज्राचार्यको यिनै इन्फर्मेसन सँगसँगै प्रोग्राम पप ग्यालरीको यो एपिसोडबाट बिदा लिने समय भइसकेको छ भन्ने सङ्केत मिलिरहेको छ कन्ट्रोल रुमबाट प्रोग्राम पप ग्यालरी तपाईँलाई कस्तो लागिरहेको छ प्रोग्राम पप ग्यालरी अझै मनोरञ्जन गराउनको निमित्त के गर्नु सुझाव र सल्लाहको अपेक्षा राख्दछु सुझाव र सल्लाहको लागि तपाईँले रेडियो अर्पणको वेबसाइट डब्लु अर्पण डट कममा र एसएमएसबाट nine eight four five zero five one two two एटमा पनि पठाउन सक्नुहुन्छ website W W W dot radio Arpan dot com र mobile number nine eight four five zero five one two two एटमा एसएमएस गरेर सुझाव सल्लाह दिनुहुन्छ भन्ने पूर्ण विश्वासका साथ आजको लागि साइन आउट हुने बेला भइसकेको छ यति बेलासम्म radio Arpan hundred four point five मेगाहर्जबाट र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट एकैसाथ सुनेर साथ दिनुभयो सुनेर साथ दिने हुने तपाईँ सम्पूर्णमा thank thank you very much control रुमबाट टेक्निकल्ली सपोर्ट गर्ने टेक्निसियन पार्टनर राजलाई पनि थ्याङ्क यू भेरी मच र प्रोग्राम पप ग्यालेरीलाई स्पोन्सर गर्ने आसिया होम डेकरप्रति आभार व्यक्त गर्दै ब्याकग्राउन्डमा बजिरहेको दिपक वज्रचार्यको सङ्ग ऋतु छाड्दै मथफाईको दिलको साथी राजन दिल गुरुङ प्रोग्राम पप ग्यालरीबाट अर्को सातासम्मको लागि साइन